by the Christmas tree, a shower. आज 25 डिसेम्बर अर्थात् इसाई धर्मका प्रणेता जिसस क्राइस्ट जन्मिएको दिन क्रिस्चियन धर्मावलम्बीहरू क्रिसमस डे अर्थात् मेरी क्रिसमसका रूपमा मनाउँछन् क्रिस्चियन धर्मका प्रणेता जिसस क्राइस्टको जन्मदिनको अवसर पारेर दुई हजार दस वर्षदेखि यो पर्व मनाउन थालिएको हो जिसस क्राइस्टको जन्म कुमारी आमा मेरीको कोखबाट पच्चिस डिसेम्बरमा भएको थियो इजरायल स्थित जेरुसेलम बेथलहेममा उनको जन्म भएको थियो संसारका सृष्टिकर्ता प्रभुले पृथ्वीमा अधर्म र पापीहरूको संख्या बढ्दै गएको भन्दै उनीहरूको विनाश गर्न र आफ्ना अनुयायीलाई पापबाट मुक्त गराउन सन्देश वाहकका रूपमा क्राइस्टको जन्म भएको बाइबलमा उल्लेख छ दुई हजार वर्ष अघि यशुक्रिस्ट संसारमा आउनु भएको र उहाँ सबै मानव जातिको दारकर्ता रहनु भएकोले यो क्रिस्टमस मनाउने गरिएको भन्नुहुन्छ पास्टर केपी देवकोटा यो क्रिसमस चाहिँ दुई हजार वर्ष अगाडि यसो फ्री संसारमा आउनुभएको थियो अनि उहाँ चाहिँ सारा मानव जातिबाट उद्धारकर्ता हुनुहुन्छ हरेक पापीहरूलाई अथवा हामी मानव जातिलाई प्रेम गर्नुहुने व्यक्ति हुनुहुन्थ्यो र उहाँ चाहिँ आउनुको एउटा धेरै मुख्य कारण चाहिँ मानिसहरूलाई वास्ता गर्ने व्यक्ति हुनुहुन्थ्यो र प्रेम गर्ने व्यक्ति हुनुहुन्थ्यो र आज संसारमा हेऱ्यो भने सबै मान्छेहरू पापी छन् र दुःखमा लादिएका छन् उनीहरूलाई छुटकारा दिन उहाँ संसार आउनु भएको थियो र यसो ख्रिस्ट साँच्चै नै जीवित परमेश्वर हुनुहुन्थ्यो र उहाँ जन्मेको दिन चाहिँ सारा संसारले स्वीकार गर्छ त्यो हामीले मात्र होइन कि आज तिन अरब मान्छेहरूले यीशु ख्रिस्टको दिन स्वीकार गर्छ नेपालमा क्रिसमसको इतिहास लामो छैन जम्मा जम्मै पचास वर्ष अघिदेखि यो पर्वले नेपालमा प्रवेश पाए पनि अहिले इसाई धर्मावलम्बीहरूले धुमधामका साथ मनाउने पर्व बन्न पुगेको छ छ आजको दिनमा इसाई धर्मावलम्बीहरू चर्चमा जान्छन् क्यारोल खेल्छन् अनि चर्चमै धुमधामका साथ सांगीतिक धुनमा रमाउँछन् विशेष त यो पर्वमा शुभकामना तथा उपहार साटासाट गर्ने चलन रहेको छ निपनी आठमा रहेको चर्चमा क्रिस्टमस मनाइरहेका क्रिस्चियन धर्मावलम्बीहरू त्यसलाई चाहिँ हामीले अब नाच्ने गाउने भनेर भइहाल्छ त्यो सेलिब्रेसन हो एउटा त्यो आज आउनुभएको दिन तोकेर चाहिँ हामीले एउटा सेलिब्रेसन गरेको त्यही हो साथीहरूसँग गिफ्ट सेयरिङ गर्ने अनि त्यहाँबाट एकअर्कामा त्यो खुसीको पलहरू चाहिँ साथसाथ गर्ने त्यसरी नै मनाइन्छ एकअर्कामाथि नेपाल दोस्रो जनआन्दोलनपछि धर्मनिरपेक्ष घोषणा भइसकेको छ नेपालमा हिन्दूहरूको बाहुल्यता रहे पनि अब यहाँ यो धर्म नै ठूलो भन्ने भावना अब बिस्तारै कम हुँदैछ बहुधार्मिक परम्परा र बहुधर्म अनुयायीहरू रहनु नेपालको विशेषता हो त्यसो त धार्मिक सहिष्णुता वर्षौंदेखि नेपालको सांस्कृतिक एवं धार्मिक विशेषता बन्दै आइरहेको छ धर्मनिरपेक्षलाई संस्थागत गर्न पनि एक अर्का धर्मबीच सम्मान गर्न आवश्यक छ तर क्रिस्टमसको नाममा अनेकौं विकृतिहरू पनि नेपालमा भित्रिएका छन् क्रिस्टमस मनाउने धुनमा कैयौं होटलहरूमा अहोरात्र ठूला ठूला पार्टी आयोजना गर्ने चलन पनि देखिन थालेको छ क्रिस्टमसकै नाममा मदिरापान गर्ने चलन पनि विस्तारै बढ्न थालेकोमा मदिरा सेवनलाई बाइबलले पनि रोक लगाएको र अब आउने पीढ़ीलाई मदिरा सेवन नगराउन प्रेरणा दिनुपर्ने भन्नुहुन्छ क्रिस्चियन धर्मालम्बी धर्मेन्द्र भट्ट यो चाहिँ एकदमै गलत हो बाइबलले पनि भन्छ कि यो एकदमै गलत हो बाइबलभन्दा विपरीत हो त्यो गर्नु चाहिँ एकदमै गलत चाहिँ त्यो चाहिँ गर्नु हुँदैन विकृति भित्र नदिनको निम्ति सबैभन्दा पहिला चाहिँ क्रिस्चियनहरूमा नै त्यसलाई रोक्नु पर्यो होइन त्यसलाई प्रयोग गर्नु भएन र अनि अरू जो व्यक्ति आमन्त्रित हुन्छन् उनीहरूलाई पनि नगर्नुको निम्ति प्रेरणा दिनु पर्छ अनुसार चाहिँ अब बाइबलले चाहिँ मदिरा सेवन नगर्ने भन्छ होइन तर पनि अब त्यो विकृतिमा लिनेहरूले त गर्छन् तर सकेसम्म चाहिँ तपाईँहरूले यो नगर्नुहोस् भन्ने खालको कुराहरू चाहिँ नेपालका लागि यो संस्कृति अझै पनि नौलो नै छ संस्कृतिमाथि रिमिक्स बढ़ी भयो भने हाम्रै मौलिकता हराउनेमा शंका छैन एक अर्का धर्मावलम्बीहरू बीच सहिष्णुताको विकास हुनु राम्रो कुरा भए पनि विकृतिसहित भित्रेका संस्कृतिलाई आँखा चिम्लेर अंगीकार गर्नु प्रति उत्पादक पनि हुन सक्छ जिहो सबै ढंगबाट क्रिस्टमस मनाउन इसाई धर्मावलम्बीहरूलाई क्रिस्टमसको हार्दिक शुभकामना of a better Christmas than my wish coming true. And my wish is that you'd let me spend.